प्रक्रिया सुरु हुन नसकेको जानकारी गराइदिनुहोस् न धीरजी यहाँले केही बेर भन्नुभयो जुन मतदान प्रक्रिया त सुरु भइसकेको अवस्था हो र साँझ मैले जानकारी गराइरहेको अवस्थामा जुन साँझ मात्र मतदान प्रक्रिया सुरु भयो र त्यसअघि यहाँले भन्नुभयो जस्तै जिल्ला समन्वय परिषदका पर्यवेक्षकहरूले जुन माग राखेर रोस्टम घेराउ गरे नाराबाजी गरे त्यहाँ अलिकति तनावकै अवस्था सिर्जना भएको थियो र पछि कार्यदल गठन गरेर अब ती मागलाई सम्बोधन गरेर छलफलको विषय बनाएर सङ्घीय परिषदमा छलफल गर्ने सहमति भए पश्चात जुन निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्था छ र यति बेला निर्वाचन प्रक्रियामा तिनजनाले उम्मेदवारी दिएको भन्ने हामीले जानकारी पाएका छौँ हामी भित्र प्रवेश गर्न पाएको अवस्था छैन र अध्यक्ष पद पदको लागि तिनजनाको नाम हामीले पाएका छौँ चन्द्रविक्रम राई नरेश ताम्राकार र नागेन्द्र कुमारले अध्यक्षको लागि उम्मेदवारी दिनुभएको छ र पाँचजना पेम्बा सिंह शेर्पा नित्यानन्द ताजपुरियाले भने उहाँले चाहिँ आफ्नो नावली फिर्ता लिनुभयो र जुन चर्चामा आएको थियो अहिले तिनजनाको मात्र उम्मेदवारी परेको अवस्था छ र अब लगभग साढे नौ बजे पश्चात अब चुनावको मतदान हुने अवस्था रहेको छ त्यति बेला भने खानाको समय भएको कारणले गर्दाखेरि निर्वाचन हुन सकेको छैन र मतदान मतदाता जुन उम्मेद्वार रहेको छ त्यो नावली प्रकाशन केही क्षेण पश्चात भएपछि मतदान सुरु हुनेछ लगभग आज राति मध्यरात बाह्र बजे नै नेपाल आदिवासी जनजाति महासङ्घले नयाँ नेतृत्व पाउनेछ भन्ने हामी भनेको आजै नयाँ नेतृत्व पाउनेछ आदिवासी जनजाति महासङ्घले हामी आशा गर्छौँ धीरजी जुन अब साढे नौ बजीदेखि मतदान प्रक्रिया मतदान हुने भन्ने हामीले जानकारी पाएका छौँ यद्यपि अब खानाको समय भएको छ केही एक डेढ घन्टा लाग्ने भएको हुनाले साढे नौ दस बज्नेछ मतदान हुँदाखेरि र यहाँलाई जान पनि जानकारी पनि गराउँछु विभिन्न जातीय सङ्गठनहरूबाट छप्पन्नजनाले मात्र मतदान प्रक्रियामा भाग लिने भएको हुनाले हामी आशा गर्न सक्छौँ मतदान प्रक्रिया चाँडै सकिनेछ र मतगणना पनि आज मध्यरातमै आउँछ भन्ने आशा गर्न सक्छौँ हुन्छ ध्रुवजी जानकारीका लागि धन्यवाद उहाँ हुनुहुन्थ्यो सहकर्मी ध्रुवराज खनाल हामीलाई आदिवासी जनजाति महासंघको चुनावी प्रक्रिया सुरु भएको र मतदान साढे नौ बजे हुने जानकारी गराउनु हुँदै सद्भावना पार्टीले मधेसका बाइस जिल्लाहरूमा निर्वाचनको मिति घोषणा लगायतका दस बुधे माग राख्दै आमरण अनसन शुरू गरेको छ सद्भावना पार्टीले शुरू गरेको आमरण अनसनमा अहिलेसम्म जना केन्द्रीय सदस्य सहित पचास भन्दा बढ़ी नेता तथा कार्यकर्ताहरू आमरण अनसनमा बसेका छन् निर्वाचनको मिति घोषणा समावेशी अध्यादेश नागरिकता वितरण लगायतका विभिन्न दस बुधे माग राख्दै सद्भावना पार्टीका नेता कार्यकर्ताहरूले मधेसका बाइसवटै जिल्लाहरूमा र पहाड़का कास्की र तनहुमा समेत आजदेखि आमरण अनसनमा बसेका हुन् बजारमा सुनको अभाव भएको भन्दै कोटा बढाउन सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैङ्कसँग माग गरेका छन् माग अनुसारको आपूर्ति नहुँदा व्यवसायी र उपभोक्तालाई मर्का परेको भन्दै व्यवसायीले राष्ट्र बैङ्कसँग सुनको कोटा बढाउन माग गरेका हुन् नेपालमा राष्ट्रिय नेपालमा वाणिज्य बैङ्क मार्फत दिनमा पन्ध्र किलो सुन आयात गरिन्छ तर माग भने दैनिक पच्चिस किलोभन्दा बढी भएकाले सुन कमी हुँदै आएको व्यवसायीको भनाइ छ आज अक्षय तृतीय अर्थात सातु र शर्बत खाने र बाँड्ने दिन आज बुटवल आसपासमा सर्वसाधारण खान र बाँड्न व्यस्त रहे सेवाको भावना जागृत गर्न तथा चाडपर्वको संरक्षणका लागि पनि यस्ता पर्व मनाउनु पर्ने सामाजिक अगुवाहरूको भनाइ छ बुटवलबाट विक्रम खड्काको रिपोर्ट अक्षय तृतीया अर्थात् जौको सातु र शर्बत दान गर्ने र खाने दिन सोमबार धुमधामका साथ यो पर्व मनाइयो खुदो र महको शर्बत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वासका साथ बुटवलका चोक चोकमा बाँड्ने र खानेको घुइँचो देखियो यही घुइचोमा सातु र शर्बतको महिमा गाउँदै नेपाल महिला संघका केन्द्रीय सदस्य डिला सङ्ग्रौला भन्दै थिइन् अक्षय तृतीयाको दिन पवित्र जुन सातु शर्बत खाने अरूलाई पनि खुवाउने र सम्झिने एकअर्कालाई मित्रता सद्भाव प्रेम साट्ने दिन पनि हो त्यसैले गर्दा यो पवित्र दिनमा हरेक त्यो सातो शर्बत खुवाउने पनि गर्छन् होइन खान्छन् एउटा हाम्रो पवित्र चाडो चाडो हामीले पवित्र दिनको रूपमा यसलाई मनाउनु पर्छ जस्तो मलाई लाग्छ पछिल्लो पुस्तामा यस्ता चाडपर्वको महत्व घट्दै गइरहेको अवस्थामा आफूले प्रत्येक वर्ष बुटोलको मिलन चोक आसपासमा सातु र शर्बत वितरण गर्दै आएको बताउँदै स्थानीय प्रदीप कुमार श्रेष्ठ सेवाकै भावनाले यो चाहिँ एउटा चाहिँ संस्कृति को झलक पनि हुने भयो मतलब हाम्रा पिँढीहरू नयाँ पिँढीहरूले बिर्सेको हुनसक्छ भनेर चाहिँ उहाँलाई चाहिँ झलक पनि भयो र चाहिँ अक्षय तृतीय क्रियाले हजुरको जुन सातु सेवन गर्नाले आत्मा शुद्धता आओ र चाहिँ नि अरू अन्य चाहिँ जनसमुदायमा पनि एउटा चाहिँ सेवाको भावना जागृत होस् भन्ने सोचको आधार मैले यसलाई निरन्तरता दिँदै यहाँसम्म आइपुगेको अक्षय तृतीयमा बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने प्रचलन रहेको छ सबै जात जाति भाषा भाषी र धर्मावलम्बीहरूले यो पर्वलाई एक आपसमा सातु दान गर्ने खाने गर्ने भएका कारणले पनि जात जाति बीचको अद्वितीय प्रेम पनि यो पर्वले झल्काउने गर्दैछ सबै सत्कर्मको अक्षय पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास तथा आपसी सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आफूले पनि सातु वितरण गरेको बताउँदै महिला अगुवा रिता सेन हामीले सातु सर्वत वितरण गर्दा हाम्रो आत्मीयता बढ्छ सबभन्दा पहिला त आफ्नो संस्कृतिको पनि जगेर्ना गर्ने भयो सद्भाव बन्ने भयो कुनै कुराको पनि क्षय नहुने भएकाले अक्षय तृतीय मनाउँदै आएको स्थानीय बुढापाकाको भनाइ छ जुनसुकै चाडपर्वको पनि संरक्षण र सम्वर्धन गर्नु सबैको कर्तव्य हो भुटोलमा सातु खाँदै गरेको अवस्थामा भेटिएका कङ्ग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी भन्दै थिए हामीले एउटा गर्मीको बेलामा हामी पानी खान दिन्छौँ बहर पिपल लगाए त्यो बहर पिपलको मतलब त्यसले अक्सिजन दिन्छ भनेको हो नि तपाईँलाई यस्तै ईदहरू छ त्यही दसैँ तिहार छ हामीसित यस्तै तपाईँलाई लोसार छ त्यही मह पूजा छ हामी चाहिँ लट अफ कल्चर छ हामी संसारका दुनियाँका सबैभन्दा धनी मान्छे हो अवश्य पनि रीतिरिवाज र चाडपर्वका धनी नेपालीहरूले यस्ता जस्ता सम्पत्तिहरू बचाइ राखेमा पनि नेपाली नेपाली बीचको आत्मीयता सदैव अटल रहनेछ नेपाल का नेटवर्कका लागि भुटोलबाट विक्रम खड्का जिल्ला प्रशासन कार्यालय पाल्पाले गरेको छड्के निरीक्षणमा सरकारी कार्यालयमा जना कर्मचारी बिना जानकारी अनुपस्थित रहेको पाइएको छ जिल्लाका आठवटा सरकारी कार्यालयमा आज बिहान सभा दस बजे भएको आकस्मिक छड्के निरीक्षणमा अधिकृत स्तरका चारजना र सहायक स्तरका एक्काइस गरी जना कर्मचारी अनुपस्थित रहेको पाइएको हो दैलेखको साई खोलामा बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने जना घाइते भएका छन् कैलालीको टिकापुरबाट कालीकोटतर्फ जाँदै गरेको ना चार सत्तालिस त्रियानब्बे नम्बरको बस दुर्घटना हुँदा अछामकी लक्ष्मी विष्ट रावलको मृत्यु भएको हो दुर्घटनामा घाइते भएकाहरूको अहिले दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपाल बाढी नेटवर्क सुन्दै गर्नुहोला नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा समस्त अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभ चिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल यस light English boarding school Jutpani एक भटिनीमा शैक्षिक सत्र दुई हजार सत्तरी र एकहत्तरमा कक्षा नर्सरीदेखि कक्षा नौसम्म सीमित सिटमा भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौँ विशेषताहरू योग्य दक्ष तथा अनुभवी तालिम प्राप्त शिक्षक शिक्षिकाहरूद्वारा शान्त वातावरणमा बालबालिकाहरूलाई मनोवैज्ञानिक तरिकाले अध्यापन गराइने स्वच्छ पिउने पानी शौचालय चमेना गृह एवं पर्याप्त खेल मैदानको व्यवस्था विद्यार्थीहरूलाई जान र आउन यातायातको सुविधा पुस्तकालय विज्ञान प्रयोगशाला कम्प्युटर ल्याबको उचित व्यवस्था भएको सम्पर्क मनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल जुटपानी एक भटेनी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय चौरासी अन्ठानब्बे चार पचास चौसठी तिन सय सतहत्तर थाहा छ रोमन गीतले भने झै चितवन जिल्लामा त पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको छ नि यो पूर्ण सरसफाइ अभियान भनेको के हो र ल सुन सर्पीको प्रयोग र सरसफाई खाना खानु अघि दिशा धोएपछि र खाना तयार गर्नु अगाडि साबुन पानीले हात धुने सुरक्षित पानी पिउने सफा र साझी खाना खाने यस्तै घरबाट निस्केको ठोस र तरल फोहोरहरूको व्यवस्था गर्ने आदि कुराहरू नै पूर्ण सरसफाई अन्तर्गत पर्दछन् विवेकलाई पूर्ण सरसफाई अभियानका मुख्य क्षेत्रहरू के के हुन् थाहा छ किन थाहा नहुनु ल सुन विद्यालयको सरसफाई ग्रामीण समुदायको पूर्ण सरसफाई सहरी समुदायको पूर्ण सरसफाई यस्तै गरी कार्यालयहरूमा खानेपानी र सरसफाई पर्दछन् बुझ्यौ पूर्ण सरसफाई चितवनको विकास इज्जत एवं प्रतिष्ठा हो यो अरूले गरिदिने काम होइन आफैले गर्नुपर्ने काम हो पूर्ण सरसफाई युक्त चितवन हाम्रो अभियान हाम्रो प्रतिबद्धता जनहितका लागि जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति चितवन र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगार्सको संयुक्त अभियान पाकिस्तानको दक्षिण पश्चिमी सहर क्वेटामा भएको आत्मघाती कार्बम आक्रमणमा छ जनाको मृत्यु भएको छ बालुचिस्तान प्रान्तका प्रहरी प्रमुखको घरलाई लक्षित गरी भएको आक्रमणमा पैंतालिस जना घाइते भएका छन् आक्रमणबाट प्रहरी प्रमुख मुस्ताक सुखेरा भने बस्न सफल भएका छन् तर आक्रमणबाट उनको घर बाहिर सुरक्षाका लागि खटिएका चार प्रहरीको मृत्यु हुनका साथै अन्य बाह्र प्रहरी घाइते भएका छन् आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ भरिएको एक कारलाई मुस्ताक सुखेराको घरमा ठोकाएको बिबिसी अनलाइनले जनाएको छ राष्ट्रिय खबरको अन्त्यमा अब एउटा खेल खबर Indian premier league IPL cricket अन्तर्गत आज एक मात्र खेल भइरहेको छ अहिले जारी खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद भिडिरहेका छन् जारी खेलमा सनराइजर्स हैदराबादले ब्याटिङ गरिरहेको छ यो समाचार तयार